धेरै मुक्तकारहरूको आवाज तपाईँहरू समक्ष राख्नेछौँ नेपाल मुक्तक प्रतिष्ठानले माघ सोह्र सत्र र अठार गतिलाई त्रिदिवसीय मुक्तक दिवस मनाउने निर्णय गरियो नेपाल मुक्तक प्रतिष्ठान यसका शाखा र मुक्तकारहरूले विभिन्न मुक्तकसँग सम्बन्धित रहेर कार्यक्रम आयोजना गरी विश्वव्यापी रूपमा उक्त तीन दिनलाई विशेष बनाउनुभयो यसै क्रममा नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले माघ सत्र गते भर्चुअल प्रदेश स्तरीय मुक्तक वाचन कार्यक्रम आयोजना गर्यो आज म तपाईँहरू समक्ष सोही कार्यक्रमको झलक प्रस्तुत गर्नेछु शाखाका अध्यक्ष बाबुराम पोखरेलजीको अध्यक्षता प्राज्ञ विवश पोखरेलजीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय सदस्य अग्रज मुक्तकार राधेश्याम लेखालेजी र यादव भट्टराईजीको विशेष आतिथ्यता रहेको थियो एक भन्दा बढी मुक्तकारहरूले कार्यक्रममा आफ्नो तीन तीनवटा मुक्तक वाचन गर्नुभएको थियो कार्यक्रममा मुक्तक वाचन गर्नुहुने मुक्तकारहरूमा क्रमशः उमेश विरोधीजी डिङलाली कान्छोजी समुद्रा शर्माजी हरिकटेलजी सुमन सिंहबोजी टिका नेपाल भट्टराईजी अनुहार अलीजी श्री गिरिजी हेमलता उप्रेतीजी नवीन प्रधानजी नगेन्द्र नेउपानेजी र विनोद किमरेजी हुनुहुन्थ्यो अग्रज मुक्तकार कार्यक्रमका अतिथि राधेश्याम लेकालीजीले मुक्तक दिवसको विषयमा रहेर संक्षेपमा केही कुरा राख्नुभयो मुक्तकका बारेमा केही कुरा राख्नुभयो र उहाँकै मन्तव्य सँगसँगै कार्यक्रम सुरु भयो अब भने हामी सुन्नेछौँ नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय सदस्य राधेश्याम लेकालीजीलाई तत्पश्चात हामी मुक्तकमा रमाउनेछौँ मुक्तकमाला सुन्दै गर्नुहोला सुरुवातमा नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय सदस्य अग्रज मुक्तकार राधेश्याम लेकालीजीलाई सुनौ धन्यवाद मदनजी साह्रै राम्रोसँग आज कार्यक्रम सुरुवात भएको छ र सर्वप्रथम चाहिँ आज यो मुक्त दिवसको दोस्रो दिन हो र यो दोस्रो दिनमा सबैलाई म मुक्तक दिवसको बधाई ज्ञापन पनि गर्छु नेपाली मुक्तको उन्नयन विकासको लागि सत्तरीको दशकमा यसको एउटा मानक सिद्धान्त तयार गरेर हामी कसरी जान सकिन्छ केही भेला भयौँ र त्यसको लगत्तै पोखरामा बृहत एउटा सम्मेलन भयो र मुक्तको मानक सिद्धान्त तयार भयो र त्यहाँदेखि एउटा मुक्तकलाई कसरी लेख्ने भनेर एउटा मानकको रूपमा हामीले तयार गरेपछि अहिलेको नयाँ पुस्ताले पनि त्यसलाई पछ्याएको र यसलाई सफल बनाएकोमा म सबै मुक्तकारहरूलाई धन्यवाद ज्ञापन पनि गर्छु मुक्तकलाई एउटा विशेष अब विधा नै त हामी अब कविताको विधा अन्तर्गत लिन्छौँ तर यसलाई एउटा छुट्टै विशेष विधाकै जस्तो रूपमा चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ खास गरेर पाठ्य सामग्रीमा यसलाई कसरी लान सकिन्छ भनेर अहिले त्यो गृह कार्य चाहिँ नेपाल मुक्त प्रतिष्ठानले अगाडि बढाएको छ र खास गरेर हिजोको ओमा कार्यक्रममा पनि त्रिभुवन विश्वविद्यालय र पिएन क्याम्पसको विभागीय प्रमुखहरूलाई आमन्त्रण पनि गरिएको थियो र उहाँहरूसँग र अन्य पाठ्य सामग्रीसँग सम्बन्धित विज्ञहरूसँग धेरै पटक चाहिँ छलफल र भेटघाट पनि भइरहेको छ मलाई लाग्छ निकट भविष्यमै यसले फड्को मार्छ र आज मुक्तक दिवसको दोस्रो दिन वास्तवमा हामीले मुक्तको उन्नयन विकासको लागि यो दिवस पनि मनाइरहेका छौँ यो यो एउटा मुक्तकको एउटा दिवस त पर्छ भन्ने एउटा कसले मनाउने त भन्ने कुराहरू अगाडि आइसकेपछि नेपाल मुक्त प्रतिष्ठान आधिकारिक रूपमा संस्थागत रूपमा चाहिँ यो स्थापना भइसकेको र यसले विश्वव्यापी अभियान आफ्नो सुरु गरिसकेको अवस्थामा र मुक्तको अन्तर्राष्ट्रियकरणको लागि पनि केही कामहरू गरौँ भनेर लागिरहेको अवस्थामा यो चाहिँ कार्यक्रमको सुरुवात भएको हो र आज दोस्रो दिन हामी यसरी भेला भएका छौँ खास गरेर यो लोकप्रिय विधाको रूपमा अहिले अगाडि आइसकेको छ र म नेपाल मुक्तक प्रतिष्ठानले यो मुक्तकको विकास सँगसँगै सामाजिक दायित्व पनि वहन गर्दै आएको छ जस्तो हामीले बाढी पहिरो जाँदाखेरि होस् या तपाईँको नाकाबन्दीको अवस्थामा होस् विभिन्न राहत कार्यहरू पनि हामीले यसरी चाहिँ दिने गरेका थियौँ र गरिरहेका छौँ र त्योदेखि बाहेक पनि नेपाल मुक्त प्रतिष्ठानको तर्फबाट विभिन्न प्रकाशनहरू पनि भएको छन् जस्तो उदाहरणको लागि हाम्रा विभिन्न च्याप्टरहरू पनि गरिरहेका छन् सामयिक सङ्कलन निकालेका छन् व्यक्तिको प्रकाशनहरू पनि गरिएको छ मेरै पनि दुई हजार बहत्तर बहत्तर सालमा होला समयका घोडाहरू नेपाल मुक्त प्रतिष्ठानबाटै प्रकाशित भएको हो र मलाई लाग्छ प्रदेश नम्बर एकले पनि यस्ता प्रकाशनहरूलाई अगाडि बढाउनेछ र यो अवस्थामा नेपाल मुक्त प्रतिष्ठानको उन्नयन विकासको लागि प्रदेश नम्बर एकको मलाई लाग्छ दायित्व अझ बढेको छ र प्रदेश नम्बर एकले अझ बढी आफ्नो क्रियाशीलता देखाउनेछ आशा व्यक्त गर्छु र धेरै अब मलाई लाग्छ हामी मुक्तकमै बढी यहाँ चाहिँ चासो राखिरहेको छौँ होला मुक्तकै सुन्नुपर्छ आज धेरै चाहिँ र यो कार्यक्रमको पूर्ण सफलताको पनि शुभकामना व्यक्त गर्छु सबैलाई एकचोटि फेरि पनि हार्दिक कृतज्ञता व्यक्त गर्छु नमस्कार अब पनि श्रोता हामी मुक्तक सुन्नेछौँ एकजना मुक्तकार तिनवटा मुक्तक हामी सुन्नेछौँ नेटले राम्रो साथ नदिँदा सबै मुक्तकारहरूका तिन तिनवटा मुक्तक मैले तपाईँहरू समक्ष राख्न असमर्थ रहेँ क्षमा चाहन्छु सर्वप्रथम हामी सुन्छौँ तपाईँहरूलाई म दक्षिणी झापामा लिएर जान चाहन्छु मुक्तकार हुनुहुन्छ उमेश विरोधीजी उभ्याउन खोजे देशलाई ठिक बनाएर तर देशले उभ्याइदियो सालिक बनाएर उभ्याउन खोजे देशलाई ठिक बनाएर तर देशले उभ्याइदियो सालिक बनाएर जसले आफू मरेरै यो देश बचाएको थियो उभ्याउन खोजे देशलाई ठिक बनाएर तर देशले उभ्याइदियो सालिक बनाएर जसले आफू मरेरै यो देश बचाएको थियो आज उसैलाई सम्झिनुपर्छ वार्षिक बनाएर र अन्तिम मुक्त पनि म वाचन गर्न चाहन्छु ढुक्क हुनुहोस् देश बन्छ फरक पर्दैन मेरो सरकार यस्तै भन्छ फरक पर्दैन ढुक्क हुनुहोस् देश बन्छ फरक पर्दैन मेरो सरकार यस्तै भन्छ फरक पर्दैन जाबो सिमाना मात्रै त मिचिएको हो ढुक्क हुनुहोस् देश बन्छ फरक पर्दैन मेरो सरकार यस्तै भन्छ फरक पर्दैन जाबो सिमाना मात्रै त मिचिएको हो देशको नक्सा उही रहन्छ फरक पर्दैन हस् धन्यवाद धेरै धेरै धन्यवाद उमेश विरोधीज्यूलाई अब भने डिङ्लाली कान्छोज्यूलाई मुक्तको वाचनको निमित्त अनुरोध गर्न चाहन्छु धन्यवाद यहाँहरू सबैलाई नमस्कार भर अभरमा म तिम्रो जिन्दगीको तातो चुलो हुँ पहिलो मुक्तक मेरो यसरी सुरु हुन्छ भर अभरमा म तिम्रो जिन्दगीको तातो चुलो हुँ बेला बखतमा म तिम्रो बिमारीको औषधि मुलो हुँ प्रयोग गर्न सकेसम्म गर मलाई तिम्रै समीपमा छु प्रयोग गर्न सकेसम्म गर मलाई तिम्रै समीपमा छु जसरी राख्छु आखिर म तिम्रै पैतालाको धुलो हुँ जसरी राख्छु आखिर म तिम्रै पैतालाको धुलो हुँ रिसाएर त्यसै तिमी आँखा तर्ने काम गर्छौ रिसाएर त्यसै तिमी आँखा तर्ने काम गर्छौ चर्किएको मुटुमाथि नुन छर्ने काम गर्छौ रिसाएर त्यसै तिमी आँखा तर्ने काम गर्छौ चर्किएको मुटुमाथि नुन छर्ने काम गर्छौ पल्ट मर्दा मर्दै बाँचेको चुहासम्म अधरको थोरै खुसी किन हर्ने काम गर्छौ अधरको थोरै खुसी किन हर्ने काम गर्छौ र मेरो तेस्रो मुख छ आमाको मुहारमा ओज खोजिरहेको छु आमाको मुहारमा ओज खोजिरहेको छु उनैले बिसाएका बोझ खोजिरहेको छु आमाको मुहारमा ओज खोजिरहेको छु उनैले बिसाएका बोझ खोजिरहेको छु सन्तासै सन्तासमा बाँचेको यो समयमा सन्तासै सन्तासमा बाँचेको यो समयमा विजय पश्चातको भोज खोजिरहेको छु विजय पश्चातको भोज खोजिरहेको छु धन्यवाद मुक्तको वाचनको निमित्त हो भने हुनुहुन्छ मुक्तकार समुद्रा शर्माजी नमस्कार नमन सम्पूर्ण साहित्यिक मनहरूमा म मेरो मुक्तक सुरु गर्दैछु मुक्तक एक आदर गर्दा नारीलाई रिसाए त देवता सम्मान गर्दा दलितलाई चिसाए त देवता आदर गर्दा नारीलाई रिसाए त देवता सम्मान गर्दा दलितलाई चिसाए त देवता नभएको अनेक ढोङ रची भेदभाव गर्दा नभएको अनेक ढोङ रची भेदभाव गर्दा खुसी हुँदै तिम्रो घरमा बिसाए त देवता खुसी हुँदै तिम्रो घरमा बिसाए त देवता अब दोस्रो मुक्तक सुस्त छोस मायाका छालहरूले भित्र नदुखोस् बेमानी चालहरूले सुस्त छोस मायाका छालहरूले भित्र नदुखोस् बेमानी चालहरूले कहिले नआओस् मनमा सुनामी छेकुन सबै पीडा माया जालहरूले अब तेस्रो मुक्तक बज्दैन एक एक हातले ताली थाहा छ चट्टान खन्न सक्दैन फाली थाहा छ बज्दैन एक हातले ताली थाहा छ चट्टान खन्न सक्दैन फाली थाहा छ जति सुकै छानबिन गरे पनि यहाँ जति सुकै छानबिन गरे पनि यहाँ पर्दैन फन्दामा जाली थाहा छ पर्दैन फन्दामा जाली थाहा छ धन्यवाद अब क्रममा हामी मुक्तकार हरि कटेल जीवको मुक्तक सुन्नेछौँ धन्यवाद कटाउँछु भन्थ्यो अप्ठ्यारो भाषमा ल्याएर छोडिदियो कटाउँछु भन्थ्यौ अप्ठ्यारो भाषमा ल्याएर छोडिदियो एकाएक कस्तो साह्रो सन्तासमा ल्याएर छोडिदियो शान्ति जप्यौ विश्वास गरे साथी ठाने सँगै हिँडे शान्ति जप्यौ विश्वास गरे साथी ने सँगै हिँडे सनै सनै हिंसकहरूको पासमा ल्याएर दोस्रो मुक्त भो सत्ताको मात नदेखा सरकार निच्च निच्च दात नदेखा सरकार भो सत्ताको मात नदेखा सरकार निच्च निच्च दात नदेखा सरकार हत्या आतंक भ्रष्टाचार के गरिनस् तैले अझै आफ्नो औकात नदेखा सरकार तेस्रो मुक्त चोरले सधैँ चोर देख्छ अरूलाई चोरले चोरले सधैँ चोर देख्छ अरूलाई फोहोरले सधैँ फोहोर देख्छ अरूलाई चोरले सधैँ चोर देख्छ अरूलाई फोहोरले सधैँ फोहोर देख्छ अरूलाई जसको आफ्नो कुनै तौल हुँदैन उही नै सधैँ थोर देख्छ अरूलाई उही नै सधैँ थोर देख्छ अरूलाई हस्त धन्यवाद मुक्तको वाचनको क्रम नै हामी जोडिरहेका छौँ हामी सरस्वती मुक्तको वाचनलाई नै जोडौँ अबको क्रममा मुक्तकार सुमन सेङ्गोजी हजुर नमस्कार म वारी खुसीहरू सबै पारी भइरहेको छ आफ्नै जिन्दगी आफैलाई भारी भइरहेको छ म वारी खुसीहरू सबै पारी भइरहेको छ आफ्नै जिन्दगी आफैलाई भारी भइरहेको छ साथीभाइ तिम्रो बिहेको तयारी गर्दैछन् म वारी खुसीहरू सबै पारी भइरहेको छ आफ्नै जिन्दगी आफैलाई भारी भइरहेको छ साथीभाइ तिम्रो बिहेको तयारी गर्दैछन् मलाई लाग्दैछ मेरो हत्याको तयारी भइरहेछ दोस्रो मुक्त नाङ्गै हिँडेको मोसो धलेको हेर्न सक्दिन फोहोर खाएको सडकमा सुतेको हेर्न सक्दिन नाङ्गै हिँडेको मोसो धलेको हेर्न सक्दिन फोहोर खाएको सडकमा सुतेको हेर्न सक्दिन खान दिन्छ रे जेलमा बाबु मलाई छुरा हान् खान दिन्छ रे जेलमा बाबु मलाई छुरा हान नाङ्गै हिँडेको मसु धरेको हेर्न सक्दिन फोहोर खाएको सडकमा सुतेको हेर्न सक्दिन खान दिन्छ रे जेलमा बाबु मलाई छुरा हान आँखै अघि त भकले मरेको हेर्न सक्दिन पुरुष होस् या नारी अनुभवी खोजिन्छ क्षमतालाई ओझेलमा पारी अनुभवी खोजिन्छ पुरुष होस् या नारी अनुभवी खोजिन्छ क्षमतालाई ओझेलमा पारी अनुभवी खोजिन्छ अरे काम नै नपाए म कसरी अनुभवी बनौ अरे काम नै नपाए म कसरी अनुभवी बनौ अचेल हरेक कर्मचारी अनुभवी खोजिन्छ थ्याङ्क यू धेरै धेरै धन्यवाद गजबको मुक्तक लेख्नुहुने मुक्तकार सुमन सेम्बज्यूका मुक्त कहिले हामीले सुन्यौँ अबको क्रममा मुक्तक वाचनको निमित्त म मुक्तकार टिका नेपाल भट्टराईज्यूलाई जोड्न चाहन्छु हजुर उपस्थित सम्पूर्ण सर्जकहरूमा हार्दिक नमन आँखा भरि पिरै तिर्छ नरौ भन्छौ तिमी भरि पिरै पिर्छ नरौ भन्छौ तिमी मेरो यात्रा धिर छ नरौ भन्छौ तिमी आँखा भरि पिरै पिर्छ नरौ भन्छौ तिमी मेरो यात्रा भिर छ नरौ भन्छौ तिमी जता फर्के दियो बाल्छु उतै चल्यो आँधी जता फर्के दियो बाल्छु उतै चल्यो आँधी मेरो यस्तै तकदिर छ नरौ भन्छौ तिमी मेरो यस्तै तकदिर छ नरौ भन्छौ तिमी धन्यवाद अब अर्को तिनवटा भन्नुपर्ने जस्तो लागेको छ धरतीमा म छु आकाशमा तिमी गाह्रो छुनलाई धरतीमा म छु आकाशमा तिमी गाह्रो छुनलाई दैवले पनि छल गरे क्यारे म तिम्रो हुनलाई धरतीमा म छु आकाशमा तिमी गाह्रो छुनलाई दैवले पनि छल गर्यो क्यारे म तिम्रो हुनलाई तिमीले मलाई मायाले हेर्नु म हेर्छु तिमीलाई तिमीले मलाई मायाले हेर्नु म हेर्छु तिमीलाई केही त देऊ मायाको चिनो सम्झेर रुनालाई केही त देऊ मायाको चिनो सम्झेर रुनालाई धन्यवाद अर्को बिना भुल कति शिर झुकाएकी थिएँ बिना भुल कति शिर झुकाएकी थिएँ मुस्काए झैँ गरी पीडा लुकाएकी थिएँ बिना भुल कति शिर झुकाएकी थिए मुस्काए झै गरी पीडा डुकाएकी थिए गन्तव्यमा पुगे किस्मत चम्काउनु थियो गन्तव्यमा पुगे किस्मत चम्काउनु थियो पटक पटक आँसुहरू सुकाएकी थिए पटक पटक आँसुहरू सुकाएकी थिए धन्यवाद अबको क्रममा मुक्तकार अनवर अलीजी नमस्ते सम्पूर्णमा म मुक्तक नै सुरु गर्छु पहिलो मुक्तक मैले गुमाए आफ्नो घर खेत जोगाउन सकिनँ मैले गुमाए आफ्नो घर खेत जोगाउन सकिनँ आफन्तले गराउँदा नि सचेत जोगाउन सकिनँ मैले गुमाए आफ्नो घर खेत जोगाउन सकिनँ आफन्तले गराउँदा नि सचेत जोगाउन सकिनँ उनको प्रेममा परेदेखि छोराको कर्तव्य भुलेको हुँ वृद्ध बा आमाको इज्जत समेत जोगाउन सकिनँ अर्को मुक्त पुरा हुँदै हुँदैन यहाँ सबै रहर मैले बुझेको छु पुरा हुँदै हुँदैन यहाँ सबै रहर मैले बुझेको छु मान्छेहरू कसरी भन्छन् पत्थर मैले बुझेको छु पुरा हुँदै हुँदैन यहाँ सबै रहर मैले बुझेको छु मान्छेहरू कसरी बन्छन् पत्थर मैले बुझेको छु पराइले तरबार हेर्दा नि पीडा धेरै नहोला मुटुमा आफ्नाले हानेको फुलको असर मैले बुझेको छु अर्को मुक्त आफैलाई पारेर विचलित कहाँ भुल्न सक्छु र आफैलाई पारेर विचलित कहाँ भुल्न सक्छु र वर्षौँदेखिको चिर परिचित कहाँ भुल्न सक्छु र आफैलाई पारेर विचलित कहाँ भुल्न सक्छु र वर्षौँदेखिको चिर परिचित कहाँ भुल्न सक्छु र कति सजिलैसँग भन्छौ तिमी सब भुलिदेऊ भनेर मैले चाहेर पनि त्यो अतीत कहाँ भुल्न सक्छु र धन्यवाद धेरै धेरै धन्यवाद अनवर अलीजीलाई मुक्तको वाचनको निमित्त अबको क्रममा मञ्जुश्री गिरिजी नमस्कार खामबन्दी चिठीभित्र के के थियो भन्नु खामबन्दी चिठीभित्र के के थियो भन्नु एउटा खोस्टो कागजभित्र के के थियो भन्नु एउटा खोस्टो कागजभित्र के के थियो भन्नु जे जे सोच्यौ तिमीले सबै सबै थियो अट्ने रहेछ विचित्र के के थियो भन्नु अट्ने रहेछ विचित्र के के थियो भन्नु मेरो अर्को मुक्त मलाई आमा भनी आश गर्ने भुराहरू छन् मलाई आमा भनी आश गर्ने भुराहरू छन् तिनैलाई सुनाउने केही कुराहरू छन् ए मृत्यु पर्खी ए मृत्यु पर्खी मलाई पुर्याइदे घरैमा ए मृत्यु पर्खी मलाई पुर्याइदे घरैमा मेरा इच्छा अझै केही अधुराहरू छन् मेरा इच्छा अझै केही अधुराहरू छन् तेस्रो मुक्त बाँझो गरामा तिमी मुस्कुराउँदा बाँझो गरामा तिमी मुस्कुराउँदा स्नेही धारामा तिमी मुस्कुराउँदा स्नेही धारामा तिमी मुस्कुराउँदा बिर्सिन्छु सारा दुःखको पहाड नै बिर्सिन्छु सारा दुःखको पहाड नै टुसाई जरामा तिमी मुस्कुराउँदा टुसाई जरामा तिमी मुस्कुराउ अब भने मुक्तको वाचन गर्दै हुनुहुन्छ मुक्तकार हेमलता उप्रेतीजी नमस्कार सम्पूर्ण श्रोत्रिय महानुभावहरूमा म हेमलता उप्रेती म सिधै मेरो मुक्तकै सुरु गर्दैछु मुक्तक पहिलो मुक्तक छ म शब्दमै हराउँछु शब्दकै गुण गाउँछु शब्दहरू छानी छानी उनेर माला लाउँछु म शब्दमै हराउँछु शब्दकै गुण गाउँछु शब्दहरू छानी छानी उनेर माला लाउँछु शब्दकै गीत लेखेर सङ्गीतले सजाएर शब्दमै सुख दुःखका भावहरू खन्याउँछु शब्दकै गीत लेखेर सङ्गीतले सजाएर शब्दमै सुख दुःखका भावहरू आउँछ नारी कमजोर ठान्नेलाई हुङ्कार छ मेरो छोरी गर्वमै फाल्नेलाई धिक्कार छ मेरो नारी कमजोर ठान्नेलाई हुङ्कार छ मेरो छोरी गर्वमै फाल्नेलाई धिक्कार छ मेरो नारी बिना कुनै घर कसले सक्छ चलाउन नारीलाई सम्मान गर है पुकार छ मेरो नारी बिना कुनै घर कसले सक्छ चलाउन नारीलाई सम्मान गर है पुकार छ मेरो धन्यवाद धेरै धेरै धन्यवाद आदरणीय मुक्तकार हेमलता उप्रेदीज्यू हामी मुक्तको वासनकै क्रममा छौँ अबको क्रममा मुक्तकार नवीन प्रधान धन्यवाद मदन सर प्रत्येक सिडी सिडीमा ढोका आइरहन्छ प्रत्येक सिडी सिडीमा ढोका आइरहन्छ हरेक ढोकाले मेरो निधार ठोकाइरहन्छ प्रत्येक सिडी सिडीमा ढोका आइरहन्छ हरेक ढोकाले मेरो निधार ठोक्काइरहन्छ जुन प्रश्नको उत्तर कहिल्यै भेटाउन सकिनँ जुन प्रश्नको उत्तर कहिल्यै भेटाउन सकिनँ अक्सर त्यही प्रश्न समयले दोहोऱ्याइरहन्छ म दोस्रो मुक्त जान चाहन्छु कपडा टाले झैँ मन टाल्न सम्भव थिएन जस्तै आगोले ढोका पगाल्न सम्भव थिएन कपडा टाले झैँ मन टाल्न सम्भव थिएन जस्तै आगोले ढुङ्गा पगाल्न सम्भव थिएन भन्नलाई त सजिलै निकालेर फालिदेऊ भन्छौ तर पानीबाट नुन निकाल्न सम्भव थिएन त्यसरी म मेरो अन्तिम मुक्त मलाई मलाई मेरो भाग्यले गरेन भने ठगी फुल बनोस् समयले काँडा जस्तो जिन्दगी लगी फुल बनोस् मलाई मेरो भाग्यले गरेन भने ठगी फुल बनोस् समयले काँडा जस्तो जिन्दगी लगी फुल बनोस् चाहे चाहे मन्दिरभित्र पुगोस् या त पुगोस् चिहानमा खै कसलाई लाग्दैन आफ्नो जिन्दगी फुल बनोस् धन्यवाद धेरै धेरै धन्यवाद मुक्तकार नवीन प्रधानज्यूलाई मुक्तको वासनको निमित्त अबको क्रममा मुक्तकार नगेन्द्र देउपानेजी नमस्कार सबैजनालाई औकात भुलिदियो आफ्नो सीमा भुलिदियो को को आवश्यक थियो जिन्दगीमा भुलिदियो औकात भुलिदियो आफ्नो सीमा भुलिदियो को आवश्यक थियो जिन्दगीमा भुली थियो आफ्नै सङ्घर्षले अग्लिएको हुँ भन्दै चुचुरोले कति सजिलोसँग फेक्थ्यो महिमा भुलिदियो कति सजिलोसँग फेक्थ्यो महिमा मेरो अन्तिम मुक्तक दिन नहुने रहेछ बैगुनीलाई तिनी मन भएर पनि बाँड्दै हिँड्नु ठिक होइन झनै सज्जन भएर पनि हिजो बाहु काटेर दिए आज यस्तो गुनासो गर्छ जाबु हात मात्रै दियो फलनले गर्दन भएर धन्यवाद धेरै धेरै धन्यवाद मुक्तकार नगेन्द्र नेउपानेज्यूलाई अबको क्रममा मुक्तकार निर्मला कुँवरजीको मुक्तक हामी सुन्नेछौँ हजुर नमस्कार म निर्मला कुँवर रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र प्रदेश नम्बर एक धनकुटामा कार्यरत छु म मुक्तक नै सुरु गर्न चाहन्छु पहिलो मुक्तक छ तिम्रो बाहिरी रूप हेरी जीवन साथी छानेको पाप लाग्यो जे जे भन्दै गयो तिमीले सबै कुरा मानेको पाप लाग्यो तिम्रो बाहिरी रूप हेरी जीवन साथी छानेको पाप लाग्यो जे जे भन्दै गयो तिमीले सबै कुरा मानेको पाप लाग्यो सँगै जिउने कसम तोडी गयो मलाई एक्लै पारी सँगै जिउने कसम तोडी गयो मलाई एक्लै पारी आफ्नो मुटु भन्दा पनि तिमलाई प्यारो ठानेको पाप लाग्यो आफ्नो मुटु भन्दा पनि तिमलाई प्यारो ठानेको पाप लाग्यो म दोस्रो मुक्तक वाचन गर्न चाहन्छु तिमी हुन्जेल मात्र आमा जिन्दगानी खास हुनेछ जस्तै दुःख कष्ट परोस् तिमी छौ भन्ने आश हुनेछ जब तिमी यो संसारमा हुने छैनौ नि आमा जब तिमी यो संसारमा हुने छैनौ नि आमा त्यसपछि त यो जिन्दगी साँच्चै जिउँदो लास हुनेछ म अन्तिम मुक्तक वाचन गर्न चाहन्छु तिनवटा मुक्तक वाचन गर्नु पर्ने हुँदाखेरि माया गर्दा कसम भन्दै तामा तुलसी छुन लगायो मेरो औला काटी तिम्रो सिउँदो मात्रै खुन लगायो माया गर्दा कसम भन्दै तामा तुलसी छुन लगायो मेरो औला काटी तिम्रो सिउँदो मात्रै खुन लगायो मलाई छोडी धोकेबाज धनी मान्छे भेटेपछि मलाई छोड्यौ धोकेबाज धनी मान्छे भेटेपछि दाइ हो भन्दै बिहेमा तिम्रा गोडा धुन लगायो दाइ हो भन्दै बिहेमा तिम्रा गोडा धुन लगायो धन्यवाद नमस्कार माघ सत्र गते नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले आयोजना गरेको भर्चुअल प्रदेश स्तरीय मुक्तक वाचन कार्यक्रममा मुक्तकारहरूले भएको मुक्तक म जस्ताको तस्तै उहाँहरूकै आवाजमा तपाईँहरू समक्ष प्रस्तुत गरिरहेको छु रेकर्डमा थोरै समस्या आएकोले मैले मुक्तकार विनोद घिमरेजीको मुक्तक तपाईँहरू समक्ष सुनाउन सकिनँ त्यसको निमित्त भने म क्षमा चाहन्छु अब भने हामीले नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखा परिवारभित्रबाट मुक्तक सुन्नेछौँ दुई दुईवटा मुक्तक सुन्नेछौँ सर्वप्रथम म मुक्तक प्रस्तुत गर्न आग्रह गर्छु मुक्तकार राधा रमाजीलाई म राधा रमा गरिबले सधैँ पाउँदैन खान यस्तै छ दुनियाँ गरिबले सधैँ पाउँदैन खान यस्तै छ दुनियाँ बगरमा सधैँ रगड जिउ ज्यान यस्तै छ दुनियाँ गरिबले सधैँ पाउँदैन खानपान यस्तै छ दुनियाँ बगरमा सधैँ रगड जिउ ज्यान यस्तै छ दुनियाँ अनिकाल लाग्दा साउले ऋण नदी खेदाउँछन् अनिकाल लाग्दा साउले ऋण नदी खेदाउँछन् बिचारो भोकले मर्छ गाउँछन् गुडगान यस्तै छ दुनियाँ बिचारो मर्छ गाउँछन् गुडगान यस्तै छ दुनियाँ मेरो दोस्रो मुक्त म चाहन्छु तिमी मेरो खास छेउ आएर बस म चाहन्छु तिमी मेरो खास छेउ आएर बस भन्ने छु काम छ तिमीसँग आकाश छेउ आएर बस यसरी बस मानौ हामी दुई शरीर एक प्राण हौ यसरी बस मानौ हामी दुई शरीर एक प्राण हौ नछिरोस् हामी बिचबाट बतास छेउ आएर बस नछिरोस् हामी बिचबाट बतास छेउ आएर बस मैले दुईटा मुक्तक समाप्त गरेँ धन्यवाद यहाँलाई भनी मुक्तक प्रस्तुत गर्दै हुनुहुन्छ मुक्तकार राधा भट्टराईजी हार्दिक नमन सम्पूर्णमा र मुक्त किलो न्यानो अभिवादन मेरो पहिलो मुक्तक वर्तमान समेट्ने आशामा धान झाट्नु छ भन्छन् चिसो छ तातो पानी पिएर काम छाट्नु छ भन्छन् वर्तमान समेट्ने आशामा धान छाट्नु छ भन्छन् चिसो छ तातो पानी पिएर काम छाटिन्छ भन्छन् नजिकबाट देख्न पाए गरिबका भोगाईका दिन चिसा छन् रातहरू आगो ताप्न दाउरा काट्नु छ भन्छन् नजिकबाट देख्न पाए गरिबका भोगाईका दिन चिसा छन् रात आगो ताप्न दाउरा काट्नु छ भन्छन् वर्तमान समेट्ने आसमा धान झाट्नु छ भन्छन् चिसो छ तातो पानी पिएर काम छाट्नु छ भन्छन् दोस्रो मुक्तक छ जसले राज गर्यो दिलमा उसैले डसेर गयो जसले राज गर्यो दिलमा उसैले डसेर गयो पीडा त थियो थियो कलेजीमा दाग झैँ बसेर गयो जसले राज गर्यो दिलमा उसैले डसेर गयो पीडा त थियो थियो कलेजीमा दाग झैँ बसेर गयो प्रेम भनेको मन टुक्रा टुक्रा पार्ने औजार रहेछ प्रेम भनेको मन टुक्रा टुक्रा पार्ने औजार रहेछ जो थियो ढुकढुकीमा उसैले छोरा घसेर गयो जो थियो ढुकढुकीमा उसैले छोरा घसेर गयो धन्यवाद अबको क्रममा मुक्तकार कल्पना काफ्लेजी हजुर नमस्कार सबैजनालाई म सुरु सुरु मुक्तक वाचनतर्फै अघि बढे चन्दन अबिर दलेपछि ढुङ्गा पनि भगवान बन्छ चन्दन अबिर दलेपछि ढुङ्गा पनि भगवान बन्छ त्यही ढुङ्गा कैयौँका लागि गरी खाने दोकान बन्छ भ्रम नै भ्रमको संसारमा असम्भव भन्ने केही छैन भ्रम नै भ्रमको संसारमा असम्भव भन्ने केही छैन धोइ पखाली गरेपछि फटा पनि महान बन्छ धोइ पखाली गरेपछि फटा पनि महान बन्छ मेरो दोस्रो मुक्त खोजिरहेछु मान्छेको पहिचानको रङ कस्तो हुन्छ खोजिरहेछु मान्छेको पहिचानको रङ कस्तो हुन्छ भलाद्मीको रङ कस्तो हुन्छ बेइमानको रङ कस्तो हुन्छ खोजिरहेछु मान्छेको पहिचानको रङ कस्तो हुन्छ भलाद्मीको रङ कस्तो हुन्छ बेइमानको रङ कस्तो हुन्छ जिन्दगीका पानामा पढिरहेकी छु मान्छे नामको अनौठो पुस्तक जिन्दगीका पानामा पढिरहेकी छु मान्छे नामको अनौठो पुस्तक नसोध आँसुको रङ कस्तो हुन्छ मुस्कानको रङ कस्तो हुन्छ नसोध आँसुको रङ कस्तो हुन्छ मुस्कानको रङ कस्तो हुन्छ धन्यवाद श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्जमा मुक्तक माला सुनिरहनु भएको छ मुक्तक मालाको आजको व्यवसायमा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले आयोजना गरेको भर्चुअल प्रदेश स्तरीय मुक्तक वाचन कार्यक्रमको झलक म तपाईँहरू समक्ष प्रस्तुत गरिरहेको छु उक्त कार्यक्रममा प्रस्तुत हुनुहुने मुक्तकारहरूका मुक्तक हामी सुनिरहेका छौँ अबको क्रममा नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय सदस्य अग्रज मुक्तकार यादव भट्टराईजीलाई हामी सुन्नेछौँ हस् धन्यवाद मदन भण्डारीज्यू नेपाल मुक्त प्रतिष्ठान गठन भए यताका गतिविधिहरू भन्नुभन्दा पनि जसरी यो पछिल्लो समयमा मुक्तक लेखनमा चाहिँ धेरै पछिल्लो पुस्ताका समेत धेरै साथीहरू यसमा जोडिएर आउनुभएको छ देशभित्र मात्रै नभएर देश बाहिरबाट पनि अत्यन्तै प्रशंसनीय रूपमा यो मुक्तक विधालाई मन पराएर रुचाएर यसबाट आकर्षित भएर आफूलाई समर्पित गर्दै आउनुभएका जति पनि मुक्तक लेखकहरू हुनुहुन्छ उहाँहरू सबैप्रति म यो अवसरमा उहाँहरूप्रति पनि हार्दिक आभार र बधाई ज्ञापन गर्न चाहन्छु यो सायदै पहिलोपटक हुनुपर्छ यसरी मुक्तकै विषयमा तिन दिवसीय यो कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि मुक्तकको यो जुन अवस्था छ यसले अझै एउटा विराटता प्राप्त गर्दै जानेछ भन्नेमा पनि म विश्वास व्यक्त गर्न चाहन्छु र हाम्रो यो तिन दिवसीय मध्ये भोलिको कार्यक्रम गोष्ठीपत्र प्रस्तुत हुनेछ त्यसमा टिप्पणी हुनेछ र यो नेपाल मुक्त प्रतिष्ठान र पृथ्वीनारायण क्याम्पस नेपाली विभागको संयुक्त आयोजनामा यो सम्पन्न हुँदैछ भोलि यहाँहरूको सहभागिता त्यसमा पक्कै रहनेछ र हामीले हिजोको कार्यक्रममा नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर कुसुमाकर नेउपाने र स्वयं हिजोको कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिया प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीज्यू उहाँहरूकैलाई साक्ष्यमा राखेर हामीले अलिकति जिज्ञासाहरू हाम्रो अपेक्षाहरूलाई पनि त्यहाँ हामीले राख्यौँ र जसरी अरू विधाहरूलाई चाहिँ पाठ्यक्रममा पनि समावेश गरिएको अवस्था छ गजलले पनि त्यो अवस्था प्राप्त गरेको छ र मुक्तकले हामी हामीलाई हतार छैन तर यो विधाले पनि त्यो एउटा रूप प्राप्त गर्नेछ त्यो स्वरूप प्राप्त गर्नेछ त्यो अवसर प्राप्त गर्नेछ भन्नेमा हामीलाई विश्वास लाग्छ विश्वास राख्नै पर्छ हामीले र यति बेला धेरै नबोलिकन मेरा गुरु र नेपालमा नेपालका पहिलो मुक्तकार भनेर हामीले यो पछिल्लो आधुनिक काल यताका मुक्तकार कवि भीमदर्शन रोका जो मेरा गुरु पनि हुनुहुन्थ्यो उहाँबाट मैले हाई स्कुलमा पढ्ने अवसर पनि प्राप्त गरेँ कक्षामा बसेर उहाँप्रति सादर नमन गर्दै र अग्र सम्पूर्ण मुक्तकारज्यूहरूप्रति जो जसले हामीलाई बाटो देखाएर यहाँसम्म ल्याइ पुर्याउनु भएको छ सबैप्रति फेरि पनि स्मरण गर्दै म मुक्त सुनाउने अनुभूति चाहन्छु शुभकामनाको ढुङ्गा चढेर जीवनले दुःखको नदी तर्दो रहेनछ शुभकामनाको ढुङ्गा चढेर जीवनले दुःखको नदी तर्दो रहेनछ बाँड्दैमा समृद्धिको सपना सडकमा झुपडीको भोग तर्दो रहेनछ शुभकामनाको ढुङ्गा चढेर जीवनले दुःखको नदी तर्दो रहेनछ बाँड्दैमा समृद्धिको सपना सडकमा झुपडीको भोग तर्दो रहेनछ विभेद गरिबी भ्रष्टाचार उस्तै अनि उस्तै सिंहासनको अभिप्सा उस्तै विभेद गरिबी भ्रष्टाचार उस्तै अनि उस्तै सिंहासनको अभिप्सा उस्तै गुवासाहरूको रजाइले बस्तीमा जीवनको आश छर्दो रहेनछ गुवासाहरूको रजाइले बस्तीमा जीवनको आश छर्दो रहेनछ अन्तिम सुनाउँछु अभावले गोठको छानो कति छाउन सकिन्छ खै अभावले गोठको छानो कति छाउन सकिन्छ खै भोको पेटले राष्ट्रियता कति गाउन सकिन्छ खै स्वदेश भन्नु माटो भन्नु आफ्नो भन्नु यही त हो नि स्वदेश भन्नु माटो भन्नु आफ्नो भन्नु यही त हो नि साँच्चै माया एकोहरू कति लाउन सकिन्छ खै फेरि पनि यहाँहरूले यो अवसर दिनुभयो त्यसका लागि फेरि पनि आभार व्यक्त गर्दै हाम्रो यो तिन दिवसीय यो कार्यक्रम सफल बनोस् र यहाँहरूप्रति पनि फेरि पनि सृजनाका निम्ति र जीवनका निम्ति पनि म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद अब पनि उक्त कार्यक्रममा प्रमुख अतिथि रहनुहुने प्राज्ञ विवश पोखरेलजीलाई हामी सुन्नेछौँ सर्वप्रथम त म आभारी छु तपाईँहरूले आज प्रमुख अतिथिको जिम्मेवारी दिनुभयो मलाई नेपाली साहित्यमा सबैभन्दा पुरानो विधा कविता विधा हो कविता विधाका विविध मध्ये मुक्तक विधा पनि एउटा विधा मानिन्छ हाँगा भए पनि हामीले यसलाई विधाको रूपमा ग्रहण गरेका छौँ र जसको इतिहास धेरै पुरानो छ इतिहासकै कुरा गर्दाखेरि एक दुई सय वर्ष नै व्यतीत भएको छ भने मुक्तकलाई आधुनिकरणमा ल्याउन जसले प्रयास गरे ती भीमदर्शन रोका हुन् जसले दुई हजार दस सालपछि नेपाली मुक्तकको शक्ति र सामर्थ्यलाई हामी पाठकहरूसँग ल्याएर र मुक्तको शक्तिलाई प्रमाणित प्रमाणित गरे र त्यसपछि मुक्तक विधा अगाडि बढ्दै आयो तिसको दशकदेखि मुक्तक लेखनमा धेरै कवि लेखकहरू सक्रिय भएर लागे धेरै अहिले कविहरू छन् अहिले समकालीन कविहरू र अहिलेका अग्रज कविहरू जसको साहित्य प्रवेश नै मुक्तकबाट भएको थियो र बिचमा यो मुक्तक विधा केही झेल पनि पर्यो दस बिस वर्ष यो मुक्तक विधाहरू हरायो भने अहिले मुक्तक लेखनमा धेरै मुक्तकारहरू सक्रिय भएर लागेका छन् विशेष गरेर वा लेखक कविहरू मुक्तक सिर्जनामा लागेर पाठकको मन जित्ने प्रयास गरिरहेका छन् पहिले इतिहास हेर्दा र विभिन्न विद्वानहरूले मुक्तकलाई परिभाषित गर्दा दुईदेखि सात हरबसम्मका अर्थात् छोटा कविताहरू मुक्तक हुन् भनेर भन्ने गरेका थिए र हामी अहिले इतिहास पढ्दा मुक्तका इतिहास पढ्दा पनि तिनै कुराहरू पाउँछौँ र नेपाल मुक्तक प्रतिष्ठानले जुन अहिले मुक्तकको एउटा नियम निर्माण गर जुन विधि एउटा निर्माण गर्यो त्यसपछि चतुष्पदी शैलीका मुक्तकहरू अहिले आएका छन् हामी त्यसैमा केन्द्रित भएर लेखिरहेका छौँ हामीले लेख्दाखेरि जहिले पनि जीवन समय र प्रकृति लेख्छौँ कवितामा कथामा उपन्यासमा ती कुराहरू आउँछन् हामीले लेख्ने कुराहरू नै जीवन समय र प्रकृति हो र त्यति मात्र नभएर हामी अर्को अरू तिनवटा कुरा पनि लेख्छौँ साहित्यमा एउटा संवेदनाका कुरा एउटा विद्रोहका कुरा र एउटा सौन्दर्यका कुरा आज बातचित सबै मुक्तकहरूले समय पनि बोलेको अनुभूत भएको छ मलाई त्यसै गरी प्रकृति र जीवनलाई पनि उहाँहरूले समेट्नु भएको छ भने संवेदना विद्रोह र सौन्दर्यलाई पनि प्रतिबिम्बित गर्नुभएको छ आफ्ना मिठा मुक्तकहरूले आज आनन्दित तुलाउनु सबै मुक्तकारहरूलाई बधाई दिन्छु र यो अवसर जुन ने, नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एकले दियो म प्रदेश नम्बर एक परिवारलाई पनि फेरि पनि धन्यवाद दिँदै म आफ्ना केही मुक्तकहरू यहाँहरू समक्ष राख्छु जुन दिन मुटुभरि साँचेका विश्वासहरू उठ्नेछन् जुन दिन मुटुभरि साँचेका विश्वासहरू उठ्नेछन् त्यस दिन चिहानबाट शहीदका लासहरू उठ्नेछन् जुन दिन मुटुभरि साँचेका विश्वासहरू उठ्नेछन् त्यस दिन चिहानबाट शहीदका लासहरू उठ्नेछन् निर्णय गर्नु अघि मुटुमा देश र छातीमा हात राखेर रा सोच्नु अन्याय गर्यो भने श्रीमान पक्कै तिम्रा इजलासहरू उठ्नेछन् अन्याय गर्यो भने श्रीमान पक्कै तिम्रा इजलासहरू उठ्नेछन् दोस्रो मुक्तक छ जुन दिन तुइनको साटो खोलामा पुल भेटिन्छ जुन दिन तुइनको साटो खोलामा पुल भेटिन्छ निरीह बस्तीमा निशुल्क अस्पताल स्कुल भेटिन्छ जुन दिन तुइनका साटो खोलामा पुल भेटिन्छ निरीह बस्तीमा निशुल्क अस्पताल स्कुल भेटिन्छ त्यही दिन तिमी ढुङ्गाबाट भगवान हुनेछौ जब आँसुको तलाउमा खुसीको फुल भेटिन्छ अब अर्को कोही झोपडी बेच्छन् कोही ओडार बेच्छन् नाफा आउँछ भने सिद्धान्त र विचार बेच्छन् कोही झोपडी बेच्छन् कोही ओडार बेच्छन् नाफा आउँछ भने सिद्धान्त र विचार बेच्छन् धुर्त व्यापारीहरूको चक्रव्यूहमा फसेको छ देश कोही दरबार बेच्छन् कोही बाल हटार बेच्छन् धन्यवाद यहाँहरूका मुक्तकले अझ धेरै पाठकहरूको मन जित्न सकोस् र मुक्तको शक्ति र सामर्थ्यलाई प्रमाणित गर्न सकोस् भन्ने शुभकामना दिँदै आज वाचन गर्नुहुने सबै मुक्तकारहरूलाई हृदयदेखि बधाई दिँदै आफ्ना छोटो भनाइ टुङ्गाउँछु धन्यवाद कार्यक्रमका अध्यक्ष बाबुराम पोखरेल अबको क्रममा तपाईँहरू समक्ष श्रोता धन्यवाद मदनजार खास गरी यो नेपाल मुक्तक प्रतिष्ठानले तीन दिवसीय यो मुक्तक दिवस मनाउने जो निर्णय गर्यो यो बहुत चाहिँ सान्दर्भिक र आवश्यक भइरहेको आवश्यक महसुस भइरहेको बेलामा आवश्यकताको परिपूर्ति भएको हामीले महसुस गरेका छौँ यसको लागि केन्द्रीय नेपाल मुक्त प्रतिष्ठान केन्द्रलाई हार्दिक आभार प्रकट गर्दछु यो मुक्तकको बारेमा अब अग्रज मुक्तकार श्रद्धेय महानुभावहरूले बताइसक्नु भएको छ म त्यतातिर जान चाहन्न अब यो मुक्तकको उन्नयन र मुक्तकको थोरै भए पनि विकासको लागि अब टेवा पुर्याउने संस्थाहरू निस्किँदै गएका छन् त्यो हामीले महसुस भएको छ हामी प्रदेश नम्बर एक शाखा अलिक पछिल्लो शाखा हौँ नेपाल मुक्त प्रतिष्ठानको अहिलेसम्मको शाखामा पछिल्लो शाखा हामी हौँ हामीले पनि सामान्य गतिविधिहरू मुक्तको उन्नयन र प्रकाशनसँग सम्बन्धित रहेर सामान्य गतिविधिहरू अगाडि बढाइरहेका छौँ अग्रजहरूको सल्लाह सुझाव र चाहिँ निर्देशन समेत भनौँ प्राप्त गर्दै हामी अगाडि बढ्दै रहेको अवस्था छ अब यसमा अग्रज मुक्तकार तथा साहित्यकार सम्पूर्ण महानुभावहरूको हामीलाई चाहिँ नै न्यानो माया प्राप्त भइरहनेछ हामी त्यो त्यो कामना पनि गरेका छौँ र पाइराखेका पनि छौँ त्यो अटुट रहोस् दिगो रहोस् भन्ने कुरा म यहाँहरू समक्ष चाहिँ नै व्यक्त गर्दछु दुईवटा मुक्तक भनेर बिट मार्दछु दिगो गरी हृदयमा बास बिना कल्पित किन गर्नु कसम खाँदै भोलिपल्टै टाढिनेले प्रेत किन गर्नु दिगो गरी हृदयमा बास बिना कल्पित किन गर्नु कसम खाँदै भोलिपल्टै टाढिनेले प्रेत किन गर्नु आश्चर्य मान्छेहरू आँसुलाई रोक्न खोज्छन् सधैँ आश्चर्य मान्छेहरू आँसुलाई रोक्न खोज्छन् सधैँ यो त जाओस् बगोस् निथ्रिएर सञ्चित किन गर्नु यो त जाओस् बगोस् नित्रिएर सञ्चित किन गर्नु दोस्रो मुक्तक बाङ्गो टिङ्गो कुरा सुन्दा भित्रै घाम लाग्छ बदनामीको दर्ता गर्न निकै लामो लाम लाग्छ बाङ्गो टिङ्गो कुरा सुन्दा भित्रै घाम लाग्छ बदनामीको दर्ता गर्न निकै लामो लाम लाग्छ जति सोझो पार्न खोज्यो बाङ्गै चोरी औँलो जति सोझो पार्न खोज्यो बाङ्गै चोरी औँलो तिम्रो औँलो घिउ झिक्नलाई जहिले काम लाग्छ तिम्रो औलो घिउ झिक्नलाई जहिले काम लाग्छ हस् धन्यवाद आजलाई भने श्रोता कार्यक्रममा तपाईँहरूको लागि भनेर लिएर आएको सामग्री यति मात्रै कार्यक्रम सुन्दै जाँदा कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया तपाईँको मनमा उब्जियो मुक्तक पठाउन भन्नुभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि पठाउन सक्नुहुन्छ मुक्तकमालाई नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह हुँदाहुँदै छुट्यो भने पनि तपाईँले हामीलाई मुक्तकमालाको Facebook page Facebook ID visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम जुनसुकै बेला चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ त्यो व्यवस्था हामीले सामाजिक सञ्जालमा राखेका छौँ यतिन्जेल हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि संयोजनमा साथ दिनुभयो कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटिक्क सम्झाउँदै मुक्त दिवसको सम्पूर्ण मुक्त किला मनहरूप्रति हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दै मदन भण्डारी जाँदा जाँदै तपाईँहरू समक्ष शिशिरयोगी योगीजीले गाउनु भएको उहाँले नै भर्नु भएको गीतकार टिका भट्टराई नेपालजीको तस्विर तिम्रो गीत म छोड्न चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा पर नमस्कार शिवरात्रि कहिले कहिले कहिले आँसुले परेली धुन्छ कहिले कहिले त्यही आँसुले परेली धुन्छ कहिले कहिले पल्के फेर्यो छाडी गयो तिमी मुटु मेरो धुजा धुजा पारी गयो तिमी ओ समयले पल्टे फेर्यो छाडी गयो तिमी मुटु मेरो धुजा धुजा पारी गयो कहिले त्यही आँसुले परेली थुन्छ कहिले कहिले